सुदूरपश्चिमाञ्चलमा नेविसङ्घको सबैभन्दा बढी क्याम्पसहरूमा सभापतिमा जित दार्जुलाका दुई क्याम्पसमा भने जित हात पारेको नेविसङ्घको आफ्नै घोषणा डडेलधुरामा प्लास्टिक झोलामुक्त अभियान कार्यान्वयन भएन नगरपालिकाको अनुरोध अनुरोधमै सीमित डडेलधुरा उद्योग वाणिज्य सङ्घको वचन वचनमै सीमित डडेलधुरामा निर्वाचन क्षेत्र विकास कार्यक्रमका तेत्तिस योजनाको मात्रै सम्झौता चैत्र मसान्तसम्म सम्झौता भइसक्नुपर्ने भए पनि झण्डै आधा योजनाहरू अझै सम्झौता हुन बाँकी र सुन्तला जातका कृषकका लागि हाइटेक फलफुल नर्सरी निर्माण गरिने आज कञ्चनपुरमा चोरी सिकारी नियन्त्रण युवा जागरण अभियान तेस्रो राष्ट्रिय दिवस मनाइने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु स्वतन्त्र विद्यार्थी युनियन सोबियु निर्वाचनमा सुदूरपश्चिमाञ्चलमा नेपाली कङ्ग्रेस निकटको नेपाल विद्यार्थी संघ नेभी संघले सबैभन्दा बढी क्याम्पसहरूमा सभापतिमा जित निकालेको दावी गरेको छ नौटै जिल्लामा रहेका जम्मा सत्तरी क्याम्पस मध्ये चौवालिस क्याम्पसमा सम्पन्न निर्वाचनको प्राप्त मत परिणाम अनुसार सङ्घले बीसवटा क्याम्पसमा सभापतिमा जितेको छ त्यस्तै नेकपा एमाले निकटको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनिराज सुबिउले चौध क्याम्पसमा सभापतिमा जित हात पारेको छ भने माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले चार क्याम्पसमा मात्रै सभापतिमा जितेको छ दार्चुलाका दुईवटा क्याम्पसमा भने सङ्घले आफैले आफैलाई विजय भएको घोषणा गरेको छ कैलालीका तीनवटा क्याम्पसको नतिजा आउन बाँकी रहेको छ भने अछामको एउटा क्याम्पसमा विद्यार्थी अखिल क्रान्तिकारले आफू विजय भएको घोषणा गरेपछि सङ्घले पनि आफू विजय भएको घोषणा गरेको छ त्यहाँ सङ्गठनहरूबीच विवाद देखिएको छ सुदूरपश्चिमाञ्चलका विभिन्न जिल्लामा रहेका छब्बिसवटा क्याम्पसमा भने निर्वाचन हुन बाँकी छ नौवटा जिल्ला मध्ये डडेलधुरा र बाजरामा मात्रै सबै क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ जिल्लागत नतिजा अनुसार डडेलधुराका दुवै क्याम्पसमा संघले जितेको छ भने बाज्रामा एउटामा संघ र दुईवटा क्याम्पसमा अनिरा सुब्यूले जितेको छ त्यस्तै डोटीमा रहेका छ क्याम्पस मध्ये चारवटामा संघ र एउटामा अनिरा सुब्यूले सभापतिमा जितेको छ भने एउटा क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ यस्तै बैतडीमा रहेका सात क्याम्पस मध्ये तीनवटामा संघ र दुईवटामा अनिरा सुब्यूले सभापतिमा जितेको छ भने दुईवटामा निर्वाचन हुन सकेको छैन यसै गरी दार्चुलामा रहेका सात क्याम्पस क्याम्पस मध्ये दुईवटामा नेविसङ एउटामा निरासोबिउ र दुईवटामा अखिल क्रान्तिकारीले सभापतिमा जितेको छ भने दुईवटा क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ यस्तै कञ्चनपुरमा रहेको सोह्रवटा क्याम्पस मध्ये दुईवटामा नेविसङ र एउटामा अनिरा सभापति पद जितेको छ भने तेह्रवटामा निर्वाचन हुन नै सकेको छैन यसै गरी सोह्रवटा नै क्याम्पस रहेको कैलालीमा नेविसङले चार अनिरा तीन र अखिल क्रान्तिकारीले दुईवटामा सभापतिमा जित हात पारेका छन् तीनवटा क्याम्पसको नतिजा आउन बाँकी रहेको छ भने चारवटामा निर्वाचन निर्वाचन हुन सकेको छैन उता सातवटा क्याम्पस रहेको छाममा एउटामा नेविसङ सभापति पदमा विजय भएको छ भने एउटामा निर्वाचन भएर पनि विवाद देखिएको छ पाँचवटा क्याम्पसमा भने निर्वाचन नै हुन सकेको छैन त्यस्तै छवटा क्याम्पसमा रहेको बझाङमा एउटामा नेविसङ्घ र चारवटामा अनिरा सुबेले सभापतिमा जित हात पारेको छ भने एउटामा निर्वाचन हुन बाँकी रहेको छ गएको सोझ एक गति बिहान जिल्लाका सञ्चार माध्यमले सोही दिनदेखि जिल्लामा प्लास्टिक झोला निषेध गरिएको समाचार सम्प्रेषण गरे साथै बजारमा प्लास्टिक झोलाहरू नपाइने र उपभोक्ताहरूले पनि त्यसको विकल्प खोज्नुपर्ने भन्दै आम नागरिकलाई सचेत समेत गराए तर गएको भदौ सोह्र गते सर्वदलीय सर्वपक्षीय बैठकबाट भएको निर्णय बमोजिम प्लास्टिक झोलाको प्रयोगमा असोज एक गतिदेखि लगाइएको रोक नाममा मात्रै सीमित भएको छ प्लास्टिकको झोलाको आयात निर्यात बिक्री वितरण र प्रयोगमा रोक लगाइएको भन्दै अमरगढी नगरपालिकाले उद्योगी व्यापारी तथा प्रयोगकर्ताहरूसँग मौजदात रहेका प्लास्टिक झोलाहरूको उपयुक्त व्यवस्थापनका साथै वैकल्पिक व्यवस्थाका लागि सबैमा अनुरोध गरेको थियो तर यो अभियान कार्यान्वयनमा लगिएको साढे चार महिनासम्म पनि नगरपालिकाको अनुरोध अनुरोधमै सीमित छ भने व्यापारले पनि त्यसको कार्यान्वयन नगर्दा अवस्था उस्तै छ नगरपालिकाले अनुगमन गरी सोही अनुसार कदम चाल्नुपर्ने भए पनि यसप्रति ध्यान नै दिएको छैन हामीले यस विषयमा केही समय पहिले तत्कालीन प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहलाई कार्यान्वयन नभएको बारे प्रश्न उठाउँदा केही दिनमै बैठक बस्ने र सोही अनुसार कदम चाल्ने बताएका थिए तर उनले त्यो कदम चाल्ने दिन कहिले नजिकिएन र नभन्दै उनको काज सरुवा समेत भएको छ विशेषतः डडेलधुरा उद्योग वाणिज्य सङ्घको तर्फबाट सङ्घका अध्यक्ष खेमराज पनेरुले व्यापारीहरूसँग केही प्लास्टिक झोला मौजदात रहेको र ती मौजदात रहेका झोला सकिन एक महिना लाग्ने त्यसपछि बजारमा त्यस्ता झोलाहरू नपाइने वचन दिएका थिए तर अहिलेसम्म पनि व्यापारीहरूलाई सो बाटोमा हिँडाउन सकिएको छैन नेपाल सरकारको आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरको बजेट वक्तव्यमा प्लास्टिक झोलाको प्रयोगमा रोक लगाउने उल्लेख भएअनुसार नै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय गृह मन्त्रालय र जनसङ्ख्या तथा वातावरण मन्त्रालयबाट निर्देशन जारी भएअनुसार घोषणा मात्रै गरियो तर कार्यान्वयनमा भने जान सकेको छैन अहिले पहिलेकै अवस्थामा बजारमा प्लास्टिक झोलाहरू पाइने गरेका छन् परिवर्तनको नाममा सरकारी कार्यालयहरूमा मात्रै प्लास्टिक झोला निषेध क्षेत्र भनेर लेखिएको छ डडेलधुरामा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतका हालसम्म आधा योजना मात्रै सम्झौता भएका छन् आगामी चैत्रभित्र सबै योजनाहरूको सम्झौताहरू गरिसक्नुपर्ने उल्लेख भए पनि हालसम्म तेत्तिसवटा योजना मात्रै जिल्ला विकास समितिको कार्यालयमा सम्झौता भएको जिल्ला विकास समितिको कार्यालय डडेलधुराले जनाएको छ तीनजना व्यवस्थापिका संसद सदस्यहरू शेरबहादुर देउवा नरभान कामी र ज्ञानुदेवी गैरेका बिस बिसवटा योजनाहरू गरी कुल साठी मध्ये झण्डै आधा योजना सम्झौता हुन बाँकी रहेको कार्यालयका खरिदार हरिप्रसाद पाठकले जानकारी दिएका छन् सम्झौता भएका योजनाहरूको काम समेत सुरु भइसकेको भए पनि सम्झौता गरिसक्नुपर्ने अवधि डेढ महिनाभन्दा कम हुँदासम्म कुल योजनामध्ये सत्ताइस योजनाहरू अझै सम्झौता हुन बाँकी रहेको उनले जानकारी दिएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ जिल्ला कृषि विकास कार्यालयले कृषकका लागि हाइटेक फलफुल नर्सरी निर्माण गरिदिने भएको छ सुन्तला जातका फलफुल बिरुवाको उत्पादन तथा बिक्री वितरणको उद्देश्यसहित हाइटेक नर्सरी फलफुल नर्सरी निर्माण गरिन लागेको हो तर जिल्लाका लागि नयाँ प्रविधिको रूपमा ल्याइन लागेको यो नर्सरी स्थापनाका लागि कार्यालयले फर्म कम्पनी कृषक समूह वा सहकारी संस्थाबाट दरखास्त आह्वान गरेको छ दरखास्त मार्फत एउटा फर्म वा कम्पनी वा कृषक समूह तथा सहकारी संस्थालाई यो प्रविधि प्रदान गरिनेछ हाल डडेलद्रमा सुन्तला जातमा देखिएका विभिन्न प्रकोप तथा समस्यालाई मध्यनजर गर्दै यस्तो प्रविधि कृषकहरूलाई प्रदान गरिन लागेको जिल्ला कृषि विकास कार्यालय डडेलधुराका बागवानी विकास अधिकृत सुदीप देवकोटाले जानकारी दिएका छन् यो प्रविधिको प्रयोगबाट नर्सरीमा तयार पार्ने सुन्तला जातका बिरुवामा देखिने समस्या रोक्न महत्त्वपूर्ण भूमिका पुग्ने उनले उनले बताएका छन् समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरण अभियान तेस्रो राष्ट्रिय दिवस आज कञ्चनपुरमा मनाइने भएको छ संरक्षणको आधार युवाको आवाज भन्ने नाराका साथ युवा जागरण अभियान आज शुक्ला फाँट राष्ट्रिय निगुञ्ज परिसर कञ्चनपुरमा मनाइने भएको हो जैविक विविधताको संरक्षणमा स्वतस्फूर्त सङ्गठित युवाहरूको अभियानका रूपमा लिइएको यो अभियानलाई सरकारले उच्च मूल्याङ्कन गर्दै प्रत्येक वर्ष मार्च तीन तारिकका दिन मनाउँदै आएको छ पहिलो राष्ट्रिय कार्यक्रम चितौन र दोस्रो बर्दिया राष्ट्रिय निकुञ्जमा मनाइएको र तेस्रो राष्ट्रिय कार्यक्रम शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा मनाइन लागेको हो शुक्लाफाटा वन्यजन्तु आरक्ष राष्ट्रिय निकुञ्जमा रूपान्तरण भएपछि पहिलो पटक हुन लागेको सो राष्ट्रिय कार्यक्रमका बारेमा हिजो महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको हो पत्रकार सम्मेलनमा बोल्दै शुक्लाफाट राष्ट्रिय निकुञ्जका प्रमुख संरचना अधिकृत वेद कुमार ढकालले संरक्षणमा जनसहभागिताको संलग्नताका कारण नेपालको प्राय वन तथा संरक्षित क्षेत्रहरूमा समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानले सङ्कटापन्न वन्यजन्तुहरूको संरक्षण एवं जैविक विविधतामा पारेको सकारात्मक प्रभावले नेपाल अन्तर्राष्ट्रिय जगतमा समेत प्रतिष्ठित भएको बताएका छन् त्यस्तै उनले वन पैदावारको अवैध चोरी निकासी वन्यजन्तुहरूको आकेट उपहार ओसार पसार एवं मानव र द्वन्द्व संरक्षण कार्यमा चुनौतीका रूपमा रहेको जनाएका छन् प्रमुख संरक्षण अधिकृत ढकालले द्वन्द संरक्षणमा रहेका चुनौती सामनाका लागि कानुन नीति नियमले मात्र सम्भव नभएकाले संरक्षणकर्मी सरोकारवाला निकायहरू स्थानीय जनसमुदाय र समुदायमा आधारित युवा जागरण अभियान सहितको सामूहिक योगदान अपरिहार्य रहेको बताएका छन् सरकारको एकल प्रयासबाट जैविक विविधता तथा दुर्लभ वन्यजन्तुको दिगो संरक्षण सम्भव नभएकाले स्थानीय समुदायको सहयोग अपरिहार्य रहेको प्रमुख संरक्षण अधिकृत ढकालको भनाइरहेको छ मार्च आठ अर्थात् फागुन पच्चिस गते मनाइने अन्तर्राष्ट्रिय महिला दिवस डडेलधुरामा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ महिला सम्मानको आधार सिपमूलक हात र स्वरोजगार भन्ने नाराका साथ तथा बदलिदो परिवेशमा कामकाजी महिला सन् दुई हजार तीससम्ममा बराबरी पाइला भन्ने सहायक नारासहित एक सय सातौँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइने हिजो एक कार्यक्रमको आयोजना गरी जानकारी गराइएको हो दिवसका अवसरमा प्लेकार्ड ब्यानरसहित सन्देशमूलक र्याली निकालिने अन्तर्क्रिय कार्यक्रम गर्ने अन्तर्क्रिय कार्यक्रमको स्थानीय रेडियोबाट प्रत्यक्ष प्रसारण गर्ने देउडा प्रतियोगिता र सडक नाटक प्रदर्शन गर्ने लगायतका कार्यक्रम तय गरिएको महिला तथा बालबालिका कार्यालय डडेलधुराले जनाएको छ यसैबीच उक्त कार्यक्रममा महिला सरकारको विद्यमान समस्याको रूपमा रहेको छाउपडी प्रथाको विषयमा पनि छलफल भएको छ महिला विकास कार्यालय डडेलधुराको समन्वयमा रस्टलेस डेभलपमेन्टको रेस्टेड